आज भोलि यस्तो लाग्छ झुकेको छ देश मेरो आज भोलि यस्तो लाग्छ झुकेको छ देश मेरो परदेशीको दिलमा पनि दुखेको छ देश मेरो हाम्रो गौरव गाथा के हो धेरैलाई थाहै छैन हाम्रो गौरव गाथा के हो धेरैलाई थाहै छैन सगरमाथा हाम्रो आफ्नै लुकेको छ देश मेरो छिमेकी झन् झलमल्ल हामीलाई अँध्यारोमा छिमेकी झन् झलमल्ल हामीलाई अँध्यारोमा बगेका छन् कोशी काली सुकेको छ देश मेरो सोह्र बस्छन् चौतारीमा सज्जन पाउँछ सुली असक्त र निमुखालाई भुकेको छ देश मेरो कोही पुगे चन्द्रमामा कोही मङ्गल धाउँछन् कोही पुगे चन्द्रमामा कोही मङ्गल धाउँछन् सधैँभरि कुर्सी पाउन ढुकेको छ देश मेरो आजभोलि यस्तो लाग्छ झुकेको छ देश मेरो परदेशीको दिलमा पनि दुखेको छ देश मेरो हजुर आजभोलि यस्तो लाग्छ झुकेको छ देश मेरो परदेशीको दिलमा पनि दुखेको छ देश मेरो हो देशको देश प्रेमका कुराहरू पक्की पनि देश कहिलेकाहीँ परनिर्भरता भएको जस्तो भान हुन्छ हरेक कुरामा अरू देशको पछाडि लाग्नुपर्ने हरेक कुराहरूमा कुर्सीदेखि लिएर आम जनतालाई चाहिँ खानेकुरा पुगाउनको लागि अर्काको भर पर्नुपर्ने यस्तै यस्तै लाग्छ तर पनि हामीलाई नेपाली हुनुमा गर्व छ श्रोता यस्तै यस्तै भावना समेटिएको यो गजलका पङ्क्तिसँगै कार्यक्रम मजेरीको उठान पनि आजको लागि गरिसकेको छु सर्वप्रथम त यो छिप्पिँदै गइरहेको रातमा पनि कार्यक्रम मजेरीको पर्खाइमा बसिराख्नुभएका तमाम तमाम आदरणीय प्रिय श्रोता स्रष्टाहरूमा कार्यक्रम मजेरीको यो अर्को बसाइबाट नमस्कार अनि हार्दिक हार्दिक साङ्गीतिक स्वागत एवं न्यानो साङ्गीतिक अभिवादन व्यक्त गर्दछु तपाईँकै सुख दुःख एवं भावनात्मक सहयात्री मित्र म नरेन्द्र राज उपाध्याय समर्पणको तर्फबाट कतै संसार नबोल्ने भयो कि कतै संसार नबोल्ने भयो कि सुन्दा पनि सुन्दैन कसैले आदरणीय श्रोता आज पनि शुक्रबारको रात हामी हरेक साता शुक्रबार यसरी नै नियमित रूपमा तपाईँका कथासँग तपाईँका कहानीसँग अनि तपाईँका संस्मरणसँग हातेमालो गर्नको लागि सुदूरपश्चिमका चारवटा रेडियो स्टेसनहरू धनगढीको रेडियो धनगढी नब्बे दशमलव पाँच मेगा त्यसै गरी कैलालीको लम्कीमा रहेको सामुदायिक रेडियो पश्चिम आवाज एक सय चार दशमलव सात मेगा त्यसै गरी कैलाली पहलमानपुरमा रहेको रेडियो मनको मझेरी एकानब्बे मेगाहर्ज र बझाङ चैनपुरमा रहेको radio Seti ninety three point six megahertz मार्फत एकैसाथ तपाईँको रास्ती बस्तीमा अर्थात् रेडियोको तरङ्ग मार्फत तपाईँको छेउमा भएको रेडियो सेटमा चाहिँ गुन्जने प्रयास गर्ने गर्छौँ आज पनि यही रातले आत्मसात गर्दै तपाईँका कथा तपाईँका कहानी र तपाईँका संस्मरणसँग हातेमाला गर्न फेरि आइसकेका छौँ त्यसैले करिब करिब चालिस पैँतालिस मिनटसम्मको तपाईँको मिठो निन्द्रा सुटुक्क सापट्टि दिएर भए पनि पुरै अवधिभरि सुनि साथ दिनुहोला यही आग्रह गर्दै तपाईँ पनि कार्यक्रम मजेरीमा तपाईँका साहित्यिक रचनाहरू कोरेर हामीसँग आवाजै मार्फत मात्र भए पनि सहयात्रा गर्न चाहनुहुन्छ भने NRUS one two three at Gmail dot कमको ठेगाना र फेसबुकमा मेरो व्यक्तिगत फेसबुक पेज नरेन्द्र स्पेस उपाध्यायको पेजमा चाहिँ तपाईँले तपाईँका रचनाहरू कोर्नुभयो भने हामी अवश्य पनि कार्यक्रममा स्थान दिनेछौँ यही भन्दै यतिखेर पनि तपाईँ सम्पूर्णको स्वागत स्वरूप एक सुमधुर साङ्गीतिक मधुरस तपाईँमा पस्कन्छु म त तिम्रो मान्छे बन्न सकिनँ तिमीलाई आफ्नो मान्छे भन्न सकिनँ यस्तै यस्तै बोलिरहेको गीत रहेको छ गीतपछि फेरि आउँछौँ तपाईँकै कथा ल्याएर हामीसँगै रहनुहोला है मान्छे भन्न सकिन म त तिम्रो मान्छे बन्न सकिन तिम्रो आफ्नो मान्छे भन्न सकिन सकिन साँच्चै श्रोता कसैको मान्छे बन्न नसक्नु अनि कसैलाई आफ्नो मान्छे भन्न नसक्नुको पीडा पनि सायद निकै धेरै हुन्छ होला मान्छेको मनमा निकै धेरै सपनाहरूले गजाउँछ होला मान्छेलाई तर पनि जब साँचेका सपनाहरू साँचेका यथार्थताहरू अनि साँचेका मन मस्तिष्कका कुराहरू जब यथार्थमा पुरा हुँदैनन् नि त्यति बेला सायद निकै दुःख लाग्छ होला मान्छेलाई त्यति बेला सायद निकै तनावमा हुन्छ होला मान्छे यस्तै यस्तै भावना समेटिएको यो गीत हामीले यहाँमा जोडेका छौँ तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने कार्यक्रम मजेरीको सहयात्रामा हुनुहुन्छ अनि म छु तपाईँको साथमा नरेन्द्र राज उपाध्याय समर्पण तपाईँ पनि कार्यक्रममा पत्राचार गर्न चाहनुहुन्छ हामीसँग सहयात्रा गर्न चाहनुहुन्छ वा सल्लाह सुझाव र प्रतिक्रिया दिन चाहनुहुन्छ भने कार्यक्रम मजेरीको हुलाकी ठेगाना र फेसबुकमा नरेन्द्र स्पेस उपाध्यायको पेज तथा इमेलमा NRUS one two three at Gmail dot कमको पेजमा चाहिँ तपाईँले हामीलाई पत्र गर्न सक्नुहुन्छ हामीलाई प्राप्त भएका तपाईँका पत्रलाई हामी अवश्य पनि कार्यक्रममा स्थान दिनेछौँ यही भन्दै अब पनि हामी आजको लागि हाम्रो नियमित स्तम्भ गीति कथामा प्रवेश गरिसकेका छौँ मानव जीवन जिउने क्रममा आइपर्ने कतिपय आरोह अवरोह उतार चढावको सङ्गाल हो कार्यक्रममा चाहिँ जीवन जिउने क्रममा थुप्रै किसिमका घटनाक्रमसँग चाहिँ सहयात्रा गर्नुपर्ने हुन्छ कतिपय आफ्नै जीवनमा घटेका हुन्छन् तथा कतिपय चाहिँ अर्काको जीवनमा घटेर आफ्नो मनसँग चाहिँ मिलेका हुन्छन् आफ्नो जीवनसँग मिलेका हुन्छन् त्यस्तै घटनाक्रमहरू तपाईँले कोर्नुभएको हुन्छ अनि तिनी कोरेका घटनाहरूलाई मात्र एउटा माध्यम बनेर जस्ताको त्यस्तै तपाईँ समक्ष पुगाउने प्रयास गर्ने गर्छौँ कार्यक्रम मझेरीमा आज पनि यस्तै दुईवटा कथा प्राप्त भएका छन् दीपक घिमिरेको स्विट सेल्फी र अञ्जना केसीको नलेखिएको प्रेमपत्र हजुर ढिला नगरिकनै सुरुमा भने अञ्जना केसीको नलेखिएको प्रेम पत्रलाई स्थान दिन्छु कथा यसरी सुरु हुन्छ मर्न बरु गाह्रो मर्न बरु गाह्रो तिम्रो माया तिम्रो माया मर्नै सकिन्न मर्न बरु गाह्रो हुन्न मर्न बरु गाह्रो हुन्न तिम्रो माया मार्नै सकिन्न तिम्रो माया बसंत को हरियाली फुल सँगै वैली जान्छ हरियाली फुल सँगै जान्छ निलो भीको सेतो बादल हावा उडी जान्छ तर तिम्रो न्यानो माया तर तिम्रो न्यानो माया अझै पनि न्यानो नै छ तिम्रो माया मार्नै तिम्रो माया मार्नै मरना बरु गारो हुन्ना मरना बरु गारो हुन्ना तिम्रो माया मर्न सकिन्न तिम्रो माया पुस महिनाको चिसो सिरेटो मुटु नै लुकलुक कमाउने चाँडो सिरकभित्र गुजुल्टिएकी छु मेरा खुट्टा अहिलेसम्म पनि कठ्याङ्क्रिएका छन् भित्ताको घडीले दुई बजाइसक्यो तर अह म निधाउन सकिरहेकी छैन मानौ म मा दमको रोगी हुँ म पल्टिएर निधाउन सक्दिनँ उठिरहनुपर्छ यस्तै यस्तै हालत मैले थुप्रै दिनदेखि भोगिरहेकी छु यसरी उठिरहेको पनि महिनौ हुन आँटेछ हिमालको बरफ जस्ता यी मेरा आँखाहरू पग्लिएर भुपी शेरसनको लेते नदी बन्दैछन् थाहा छैन यो नदीमा कति भेलबाडी बग्छन् कति जङ्घार र भेल उर्लेर आउँछन् कति दोभान त्रिवेणीहरू मिसिएर हराउँछन् जति बेलादेखि म निश्चल तिम्रो प्रेममा परे मेरा दिन रात कसरी बितिरहेका छन् मलाई थाहा छैन मैले के लेखिरहेकी छु आफैलाई थाहा छैन जे होस् केही न केही त लेखिरहेकी छु कहिलेकाहीँ म के खाइरहेकी छु आफैलाई थाहा हुन्न के बोलिरहेकी छु के गरिरहेकी हुन्छु त्यो घी पनि थाहा हुन्न तर पनि म खाइरहेकी छु बोलिरहेकी छु गरिरहेकै छु तर केही थाहा पाउँदिनँ सायद मेरो गिद्दीको एक सिम्टी भाग निश्चलको पकेटमा अल्झिएको छ क्यार ऊ कतै अनलाइन देखिन्छ कि भनेर बेला बेलामा फेसबुकको म्यासेन्जर चेक गर्छु one hour ago two hour ago three hour ago देखाउँदै गयो फेसबुकले पनि मलाई अनलाइन देखेर मिठा मिठा लामा म्यासेजहरूको चाङ थपिँदैछ मलाई कसैको लामो म्यासेजमा दिर गएको छैन अरूको सट्टा निश्चलले हाई मात्र लेखिदिएको भए पनि मेरो दुनियाँ बेग्लै हुन्थ्यो उसको एक कल वा म्यासेजको लागि म कति तडपिएकी छु कहाँ छ उसले यो कुरा महसुस गरिदिएको भए त हुन्थ्यो नि जब उसलाई सम्झिन्छु ठ्याक्क रेडियोमा पनि यही गीत बस्न थाल्यो किन आउँछ तिम्रो याद सधैँ यो साँझमा अर्थात् एकान्तमा यति धेरै याद किन आउँछ तिम्रो किन आउँछ तिम्रो याद एकान्तमा यति धेरै किन आउँछ तिम्रो याद एकान्तमा यति धेरै तिम्रो याद तिम्रै तस्बिर जति खेरै यो गीत सङ्गीत आवाज र शब्द कसको होला थाहा छैन जसले गाए पनि यो मेरो निम्ति रेकर्ड गरेको एउटा गीत रहेछ सङ्गीत र शब्द निश्चलको कानैसम्म पुग्यो नि हुन्थ्यो नि भनेर म भगवान्सँग प्रार्थना गर्छु त्यसो त मेरो भगवान् आजकल उही भएको छ बिहान छ बजेको अलार्मसँगै उठेर हातमुख धोएर भगवान्को मुख हेर्दै पूजा गर्ने मैले आजकल आँखा खुल्ला साथ उसलाई हेर्छु फेसबुकमा अनि मोबाइलको स्क्रिनमा फोटो जुम गरेर एक चुप्पा खाँदै तिम्रो दिन सुखद बितोस् भन्ने कामना गर्दै दिनको सुरुवात गर्छु मैले भगवान्लाई छोडेर उसको पूजा गर्न थालेको धेरै भइसक्यो हाम्रो प्रेमको सुरुवाती दिनमा सेकेन्ड सेकेन्डमा ताजा खबर सुनाउनु पर्थ्यो उसले पनि मैले पनि टाउको दुखेको खोकी लागेको भोकै सुतेको निधारमा पसिना आएको रातमा ऐठन परेको राम्रो नराम्रो सपना देखेको खाना नरुचेको सबै थाहा हुन्थ्यो तर आजकल खै किन हो अनिदोले महिनौ रात नसुतिरहँदा पनि मर्यो कि जिउँदैछ भनेर सोधखोजसम्म गरिनौ निश्चाल तिमीलाई थाहा छ निश्चल मलाई छटपट्टि भयो भने राति घरको छतमा जान्छु मुखमा उज्यालो बालेर घर अगाडिको बाटोमा बाहेकहरू ठुलो आवाज गर्दै घुइकिन्छन् मलाई लाग्छ कि यो निलो पल्सर पक्कै निश्चलले चलाइरहेको छ मुसुक्क मुस्कुराउँदै ऊ मलाई लिन मतिर आइरहेको छ म उसको कम्बरमा समातेर उसकै पछाडि बस्नेछु अनि यसपालि पनि हामी ककनी जानेछौँ भनेर अथवा कहिले चोभार जानेछौँ म तिम्रो आडमै बसेर कफीको चुस्की तान्नेछु अनि लिपस्टिकको डो पुसेर तिमीलाई खुवाउनेछु अलिकति लास मान्दै धेरै खुसी हुँदै यस्तै सोचाइले गर्दा मलाई क्यान्सर भएको छ सोचाइहरूको फोक्सोको क्यान्सर त्यति ठुलो खतरनाक होइन छातीको क्यान्सर पनि खासै खतरनाक होइन सबैभन्दा ठुलो खतरा हो सोचाइको क्यान्सर सबैभन्दा प्राणघातक क्यान्सर हो अटुट सम्झनाहरूको हो शिथिर हुँदैछु भन्ने सोचाइको कारण हुँदैछु म कमजोर हुँदैछु भने सम्झनाका कारण हुँदैछु म मर्दैछु भने निश्चल तिम्रै कारण मर्दैछु कहिलेकाहीँ त लाग्छ सोचाइका कारण प्रचण्ड पुत्रलाई जस्तै एक्कासी इन्द्रले पनि मलाई सुटुक्क बोलाउने पो हुन् कि निश्चल तिमीले मेरो जन्मदिनमा किनिदिएको घडीले मेरो हातमा आफ्नै गतिमा टाइम बजाउँदै मलाई हेरिरहेको छ मेरो मोबाइलमा सेभ तस्विरहरूले हामी प्रेमी प्रेमिका मात्र थिएनौँ श्रीमान श्रीमती नै हौ भन्ने सङ्केत गरिरहेका छन् मलाई थाहा छैन तिमी किन टाढिँदैछौ के हो हाम्रो प्रेम थिएन के हो आकर्षण थियो वा अरू केही मेरो माया यति सस्तो भयो मानौ ठेलामा राखिएको बदाम हो दुई चार गेडा बाटोमा हिँड्ने जो कोहीले निकालेर नि खान सक्छ तिमी के सोचेर बदलियो जान्न पाए कति जाति हुन्थ्यो तर तिमी मेरो कलेजोको कुनामा अझै पनि विराजमय भएर बसेका छौ लाग्दैन तिमी बदलियो तिम्रो पावरफुल स्वर अलिकति हाँसो तिम्रो चस्माभित्रका आँखाहरूको भाका र ठट्टुरो बानीले मेरो हृदयको कुनासँग घरजम गरिसकेका छन् अनि जीवनको रङ्गशालामा फुटबल खेलिरहेका मेराई मानस पटलका चित्रहरू कतै हार स्वीकार गरेर भाग्छन् कि भनेर दिमागभित्र कैद गरिरहेकी छु मलाई थकानको महसुस भएकै छैन सधैँ सधैँ यही दिलभित्र सकुशल र सुरक्षित राखेकी छु हार्नु छैन मलाई तिम्रो प्रेममा जित्नु छ काँडा बनेर कसैलाई घुस्नु छैन गुलाबको फुल बनेर तिम्रो कानमा चुम्बन गर्नु छ मरेर पनि बाँच्नु छ तिम्रा लागि तिमीले खाएको खाना लगाएको लुगा बोलेको कुरा घुमेको कुरा याद गरिरहनु छ मलाई हो सात जुनीसम्म यदि मिल्छ भने आठौँ जन्मसम्म पनि किन आउँछ तिम्रो जिन्दगीको धावन मार्गमा मेरा चाहना र सपनाहरूलाई सफल अवतरण गराउन नसके पनि कम्तीमा उड्न त उड्यो नि हाम्रो पिरतीको जहाज अवतरण हुनका लागि उड्न जरुरी हुन्छ उडिसकेपछि पहाडसँग ठोक्किने कुरा र बादलमा कतै हराउने कुरा कुहिरोभित्र अलमलिने कुरा गति र उचाइ पक्रन नसकिने कुराको पूर्व अनुमान गर्न सकिन्न रहेछ नि सल तिमीलाई यो सबै चिजको पूर्वानुमान थिएन तर मैले हाम्रो मायाको जहाज उडाइरहेको थिएँ मलाई हम्बे हम्बे थियो खराब मौसम जस्तै मेरो जिन्दगीको परिस्थिति छिचोल्न त्यो त तिमीलाई पनि थाहा छ कि म असिना पसिना सधैँ केही मसिना सपना साँचेर बाँचेकी थिएँ मैले सबै तिम्रो जिन्दगी मागेको थिएन तिमी कसैको शरीरको न्यानोमा रात बिताउँदा पनि म कठ्याङ्ग्रिँदो रातमा एक्लै निदाउँथेँ थोरै खुसीमा पनि धेरै रमाउँथेँ म पहाडसँग ठुक्किएकी थिएँ बादलभित्र हराएकी थिएँ कुहिरोभित्र अल्मलिएकी थिएँ तर तर तिम्रो साथले गति र उचाइ लिँदै थिएँ हाम्रो समाजले माया जस्तो पवित्र कुरालाई पनि वर्जित गरेको छ माया जहाँ जोसँग जहिले पनि बस्न सक्छ तर माया बस्दैमा विवाह हुनुपर्छ भन्ने पनि त छैन तर त्यसको अन्तिम रूप नै विवाह भनेर सिकाएको पनि छ हाम्रो समाजले तिमीसँगको मायालाई पचाउने सामर्थ्य पक्कै पनि राख्ने छैन भन्ने कुरा जानेरै मैले प्रेम गरेँ तिमीबाट मलाई धेरै अपेक्षा पक्कै थिएन तर तिमीले के बुझेर मसँग प्रेम गर्यौ त्यो रहस्यकै गर्वमा लुकेको छ मलाई त्यो जान्न जरुरी पनि छैन तर तिमी मलाई तडपाएर पनि खुसी छौ खुबै रमाइलोमा छौ अस्ति फेसबुकमा बुढाबुढीको अङ्गालो हालेको फोटो हालेका थियौ त्यो हेर्दा निष्ठुरी दुश्मनले दोबाटोमा उभिएर गुलाबको फुल उचालेको जस्तो लाग्यो मलाई यसैबाट थाहा हुन्छ तिमीले बिताइरहेको जुनी कति फरासिलो छ कति धेरै आनन्दको छ तर निश्चल विगतलाई भुलेर वर्तमानलाई कसरी इतिहास बनाउन सक्छौ म तिम्रो ध्यान आकर्षण गराउन चाहन्छु निश्चल एक दिन तिमीलाई एक कप तातो कफीले होइन कि मेरो मुरीका मुरी सम्झनाले भत्भत्ती पोल्नेछ तिमीले आफ्नो छातीलाई ज्वालामुखी ठान्नेछौ तिमीले आफ्नो सपनालाई कुनै भूतले छल कपट गरेको सम्झिनेछौ तिमीले आफ्नो हर्दे हरेक दिनचर्यालाई देउराईमा ध्वजा बाँधेर पहाड नागे जस्तो धेरै अग्लो पहाड ठान्नेछौ तिमीले आफ्नै छायामा मेरो अनुहार देख्नेछौ मेरो ममता देख्नेछौ तिम्रो जिन्दगीमा कति कस्ता महिला भित्रिए वा किन भित्रिए त्यो तिमी आफै समीक्षा गर तर मसँगको दिनचर्या पक्कै पनि तिम्रो रमाइलो थियो मैले काउकोती लगाएका पलहरू तिमीलाई उचालेका बोकेका पलहरू तिम्रो सामु पटक पटक रोएका पलहरू तिम्रो मायामा भिजेका परेलीहरू तिमीले पक्कै सम्झिनेछौ सायद सायद यी सबै कुरा मजाक लाग्छन् तिमीलाई भर्चुअल दुनियाँमा बाँचेकाहरूसँग भावना हुँदैन तिमीले धेरै थोक देखेका छौ जो मैले अहिलेसम्म देख्न सकेकी छैन तिमीले धेरै कुरा बुझेका छौ जो मैले अहिलेसम्म बुझ्न सकेकी छैन तिमीले धेरै कुरा पढेका छौ जो मैले अहिलेसम्म पढ्न सकेकी छैन हो निश्चल म निरीह छु तिम्रा लागि यद्यपि मेरो एउटा सानो दाबी छ तिमीले मेरो हृदयलाई देख्न बुझ्न र पढ्न कहिल्यै सकेनौ एक दिन मेरो माया पक्कै पुरानो हुनेछ मायासँगै सम्झना पनि पुरानो हुनेछन् तिम्रा लागि तर एउटा कुराको ख्याल गर्नु दुधिलाको रुखमा जोडे ढुकुर बसेको दृश्य कहिल्यै पुरानो हुने छैन होला पुरानो होला दुधिलाको रुख फेरिएलान् ढुकुरहरू ढुकुरका पखेटाहरू फेरिएलान् तर ती उम्रिन कहिल्यै बिर्सने छैनन् उड्न पनि भुल्ने छैनन् म त भगवान्सँग यही कामना गर्छु मेरो मुटु र कलेजो प्रत्यारोपण गर्नु परे पनि तिम्रो माया अलग्गै झिकियोस् कतिपय मानिसहरू मर्ने बेलामा सुरोट तान्ने वा मासु खाने इच्छा प्रकट गर्छन् रे मेरो अन्तिम घडीमा तिमीलाई एक चुप्पा खाने सामर्थ्य राख्न सकु तिमीलाई छातीमा टाँसेर अन्तिम पटक महसुस गर्न सकु अनि मुटुको कुनातिर लगेर लामो श्वास तान्दै थित मरुन्जेल हेरिरहँ र यस्तै यस्तै सधैँ भन्न पाइरहँ उही तिम्रो पिरतीमा तडपिनुको मजा बेगिलै हुन थाल्यो याद सँगै झास्किनुको मजा बेग्लै हुन थाल्यो पिरतीमा तडपिनुको मजा बेग्लै हुन थाल्यो जब दुख्छन् तिथहरू छातीभित्र तडपाइका हो जब दुख्छन् तिथहरू छातीभित्र तडपाइका पीडा पनि बल्झिनुको मजा बेग्लै हुन थाल्यो पीडा पनि बल्झिनुको मजा बेग्लै हूं थाल्यो पीडा पनि को मजा बेगल बेग्लै पीरती थाल्यो पिरतीमा को मजा बेगल हुन थाल्यो हजुर अञ्जना केसीको नलेखिएको प्रेम पत्र शीर्षकको यो कथा यो संस्मरणसँग यो आवाज मिसाएका छौँ तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने तपाईँहरू अहिले सुदूरपश्चिमका चारवटा रेडियोबाट एकैसाथ कार्यक्रम मजेरी सुनिराख्नु भएको छ यतिखेर तपाईँहरू धनगढीको रेडियो धनगढी नब्बे दशमलव पाँच मेगा हर्ज कैलाली पहलमानपुरको रेडियो मनको मझेरी एकानब्बे मेगा हर्ज त्यसै गरी कैलालीको लम्कीमा रहेको सामुदायिक रेडियो पश्चिम आवाज एक सय चार दशमलव सात मेगाहर्ज र बझाङ चैनपुरको radio Seti ninety three point six megahertz मार्फत एकैसाथ हामीलाई सुनिराख्नु भएको छ अनि म छु तपाईँको साथमा तपाईँकै सुख दुःख एवं भावनात्मक सहयात्री नरेन्द्र उपाध्याय समर्पण कार्यक्रममा ढिला नगरिकनै अर्को कथा अर्को संस्मरणलाई स्थान दिन्छु दिपक घिमिरेको संस्मरण स्विट सेल्फी हजुर ढिला नागरिक नै स्विट सेल्फी यसरी सुरु हुन्छ ऊ गलत मान्छे हो भन्ने थाहा थियो तर उसँग टाढिन सक्दैन थिएँ किनकि ऊ मेरो मालिक जस्तै फोरम्यान थियो उसले एक दिन मलाई कामबाट रोक्दै भन्यो चाय पिने कि लिए अफिसमै आज म छक्क परेँ कामबाट निकालेर नेपाल पठाउँछ या कुनै सजाय दिन्छ भन्ने आफ्नै सोच मनमा सजाउँदै उसको अफिसमा गएँ लो स्यान्डविच खाओ उसले अफिसमा बस्न नपाउँदै एउटा रोटीमा बेरेको अचम्मको आइटम खान दियो मैले क्वाप्प क्वाप्प खाँदै भने बहुत मिठाएँ ऊ के हाँस्यो जुङ्गा मिलाउँदै भन्यो उमर कितना है तेरा म डराएँ तै पनि भन्नै पर्यो अठार सालका वा हौ <laughs> उसले गाला चिमोर्दै भने अरे वा आजा गले लग्जा मेरे यार म उसको अङ्गालोबाट फुत्केर काम गर्ने ठाउँमा आएँ ऊ हेरेको हेरी भयो ऊ मलाई अनौठो खालको माया गर्थ्यो उसको मायाभित्र मैले धेरै डर देख्थेँ तैपनि ऊ फोरम्यान हो टाढा हुन सक्दैन थिए ऊ कहिले के भन्न जिस्काउँथ्यो त कहिले के भनेर एक दिन पाकेको खजुरका गेडा दिँदै भन्यो ए खालो गरम हो जाएका सेहतके लिए बहुत अच्छा है <laughs> त्यसै त अरबको गर्मी त्यसमा पनि गरम गराउँछ भन्दै खजुर दिएपछि मैले भने ज्यादा मिठा पसन्द नै है आप खा उसले फेरि गाला चिमोर्दै भन्यो इतना प्यार से दियाउँ खाले खानै पर्यो डराउँदै खाएँ ऊ मलाई सेक्सी नजरले हेरिरह्यो मानौ म मा कुनै चुहा केटी हुँ म लजाउँदै भए पनि दुई चार घेडा खजुर खाएँ अनि बिदा हुँदै भने अब काम पे जा सक्दा हुँ अरबाप उसले मुसुक्क हाँस्दै बिदा दियो र म डराउँदै बाहिरिएँ म काममा आएको एक हप्ता बित्यो शुक्रबारको दिन यहाँ बिदा हुँदो रहेछ बिदाको दिन निन्द्रै निला नलाग्ने यो अरब अचम्मको ठाउँ रहेछ जुन दिन बिदा छ त्यो दिन चार बजे आँखा खोल्ने तर काम भएको दिन सधैँ मोबाइलको अलार्मले हामीलाई उठाउने निन्द्रा नलागेर उकुस मुकुस भएपछि म उठेँ फ्रेस भएर दुबईमा बस्ने सुभाष शर्मालाई फोन गरेँ पहिलो हेलो म उसले भन्यो आज घुम्न पर्छ म अबुधाबी आउँछु भेटौँला है मैले नाइ भन्ने कुरै भएन उसले आफै ठाउँ फिक्स गर्यो त्यो अबुधाबी कोर्नेसमा ठिक दस बजे भेटौँला है घडीमा पाँच बजेकै थिएन दाई उठेर मोबाइलमा गेम खेल्दै थिएँ किस्ने बिस्ने अनि बाली लगायतका सबै मोबाइलमा व्यस्त थिएँ उही गेम खेल्दै थिए त कोही केटीहरूसँग गफमा मस्त थिए उही सुपा जस्ता ठुला खबुस र एक माना चिया खाएपछि म तयार भएँ आठ बजी नसक्दै म कोर्नेसतिर लम्किएँ बाटोमा सुभाषसँग फेरि कुरा भयो ऊ पनि उताबाट हिँडिहाल्यो बेलचा खेलाउँदा हत्केरामा उठेका पानी फोका फुटेर घाउ भनेका थिए हात देखाउनै लाज लाग्ने सुभाषेसँग लजाउन पर्दैन थियो त्यही पनि हल्का लाज लागिहाल्दो रहेछ आधा घन्टा कोर्नेस पार्कमा पुगेपछि सुभाषे झुल्कियो कालो अनि ख्याउटी अनुहार लिएर टाढैबाट बत्तिस दन्त देखाउँदै हात उठायो अनि नजिक आएर गर्ल्याम्मो अँगालो मार्यो घामले जलेको अनि दस दिनदेखि भोको जस्तो देखिने सुभाषीलाई सोधे किन यस्तो दुब्लाएको ओए <laughs> खानै नपाएको जस्तो छस् त फेसुङ्गा त चुवाक खोटा हाल्या <laughs> हुन्छस् सुइँ सुस्केर हाल्दै भन्यो तनाव छ दाजु खानुको फिक्स छैन सुत्नुको फिक्स छैन अनि कहाँबाट अनुहार चम्किलो होस् त्यो फोटा त सबै स्विट सेल्फीको कमाल हो यार ऊ हाँस्न खोजे जस्तो मात्र गर्यो तर म चाहिँ मजाले हाँसेँ नेपाल बस्दा हिरो ह्यान्डसम सुभाषको जवानी पनि यही खाडीले लागेछ उसलाई जिस्काउँदै भने तँलाई फेसबुकमा चिन्नेले प्रत्यक्ष त पक्कै चिन्दैन होला है बड्डा <laughs> उसले लजाउँदै भन्यो कहाँ चिन्दैनन् उसले त सुन्यो है <laughs> उसले मनको लड्डु घिउसँग मस्तले खायो ऊ भ्रममा थियो मैले सोचेँ साँच्चै यो आधुनिक जमानामा एन्ड्रोइड मोबाइल हुन्थेन वा यस्तै मोबाइलभित्र स्विट सेल्फी नामको क्यामेरा हुन्थेन भने फेसबुकमा कसैका फोटो अपलोड गर्दैन थियो होलान् किनकि साउर्यको अनुहारलाई हिरो बनाउने क्यामेरा छँदैछ खिच्यो मिलायो अनि पोस्टियो एकछिन भलाकुसारी भए उसले मलाई यही रोकेर क्याप्टेरिया गयो अनि दुईवटा बर्गर लिएर आयो बर्गरलाई चट्ट पारेर राख्यो गोजीबाट चस्मा निकाल्यो चिम्सा आँखामा घुसायो अनि दुईवटा औँला ठडाउँदै सेल्फी खिच्यो यही स्विट सेल्फी भन्ने क्यामेराबाट तिन चारवटा फोटो खिच्दै सुभाषले भन्यो रिल सकिने होइन बालै भएन नि यार ऊ बेला पो एउटा रिल हुन्थ्यो छत्तिसवटा फोटा बोक्यो कि लभ सकिन लाग्यो भनेर खिचिँदैन थियो अहिले त जति खिचे नि हुन्छ कि मलाई भोक लागिरहेको थियो बर्गर देखेर म लोभिएँ ऊ चाहिँ फेसबुकमा फोटो पोस्टिङ हतारिँदै थियो स्विट सेल्फीबाट खिचेका फोटोलाई समेत उसले मजाले एडिट गर्यो अनि फेसबुकमा पोस्टिँदै क्याप्सन लेख्यो fun with friend in Abu Dhabi कर्नेज फटाफट कमेन्ट आउन थाल्यो नेपालमा बस्ने मेरो माइलो भाइले कमेन्टमा लेख्यो मस्ती छ है दादाहरू <laughs> मस्ती छ यहाँ के छ त्यो त ए मलाई थाहा छ बर्गर समात्ने हत्केला हेर्दै सोचे परदेश सोच्दा अर्कै अनि भोग्दा अर्कै हुने ठाउँ हो यो कुचिएको डेक्स जस्तो अनुहार भएको सुबासेले फेसबुकबाटै टन्न तरुनी पठ्याएको रहेछ मसँग बसेकै समयमा उसका सयौँ कलाए कसैलाई ड्युटीमा छ ड्युटीमा छु जानु भन्दै ठग्यो त कसैलाई चुम्मा साँडासाँट गरेर फकाउँथ्यो म विचार उसको चर्ती कला हेरेरै बसेँ हुक्क परेपछि सोधे कुचिएको शिरपाटको ट्याक्सी जस्तो अनुहार छ तेरो कसरी पट्याउँछ त्यतिका तरुनी <laughs> गलालाई हाँस्दै भन्यो यो स्विट सेफ किन बनाएको त थाहा छ नि तँलाई यस्तै कुच्चे अनुहारलाई हट एन्ड ह्यान्डसम बनाउनकै लागि त यो क्यामेरा बनाएको बुझिनुहोस् तैँले <laughs> मैले बुझेको अनुमान लगाउँदै मुन्टो तलमाथि हल्लाइदिएँ दुई घन्टा कोर्नेसमा बसेपछि उसले मलाई भन्यो हिट डान्स भारमा गएर बियर पिम मैले आजसम्म बियर पिएको थिएन उसलाई नाइ भन्दै पाकिस्तानी फोरम्यानको कुरा सुनाए ऊ अबुधाबी थर्किने गएर हाँस्दै भन्यो पठानहरूसँग बसेस बड्डा नत्र दुःख पाउला ऊ हाँसिरह्यो म चाहिँ अझ धेरै डराएँ परदेशमा एउटा रमाइलो के छ भने साथीलाई भेटिएपछि छुट्टी नै मन नलाग्ने सुबासे दुबई पुग्नुपर्ने मान्छे म बनियास आउनुपर्ने हामी दुवैजनालाई छुट्टिन मन थिएन ठ्याक्कै लप परेका जोडी जस्तै तर पनि छुट्टिनु थियो आउँदो रमदान ईदमा उतै दुबईमा भेट्ने योजना बनाएर छुट्यौँ ट्याक्सी चढेर लेबर क्याम्पतिर आउँदै गर्दा एउटा पठानले फेरि फकाउँदै भन्यो तुम्हारा नम्बर दे दो अगले शुक्रबार दुबई चलेङ्गे घुमेङ्गे फिरेङ्गे मस्ती गरेङ्गे जता गए पठानले नछोड्ने मेरो नसिबलाई दोष दिँदै रुमसम्म आइपुगे धन्न पठान साहबले म केटो भए पनि बाटैमा बलात्कार चाहिँ गरेनन् साइली साइली परदेशबाट माउला सुन साइली साइली चालिस कटेसी रमाउला सुन साइली साइली परदेशबाट माउला सुन साइली साइली चालिस कटे रमाउला सुन साइली साइली दियो मतेलै, त्यसलाई हुरुरु सम्झी कहिल्यै नरुनु सुन साइली साइली परदेशबाट माउला सुन साइली రమౌలా సులసాయి घिमिरेको स्विट सेल्फी नामको यो संस्मरणसँग यो आवाज मिसाएका छौँ तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया अवश्य पनि तपाईँले सुनिरहनु भएको रेडियोको ठेगाना वा इमेलमा NRUS one two three at Gmail dot com र फेसबुकमा मेरो व्यक्तिगत फेसबुक पेज नरेन्द्र स्पेस उपाध्यायको पेज तथा कार्यक्रम मझेरीको पेजमा अवश्य पनि कोर्नुहोला ए भन्दै आजका लागि भने कार्यक्रम मजेरीको यो श्रृङ्खला यो बसाइबाट छुट्टिनुपर्ने बेला भइसकेको छ लौ त यतिन्जेलसम्म रेडियो सुनि साथ दिनुभयो तपाईँ सबै सबैप्रति आभार प्रकट गर्छु त्यसै गरी यति अबेरसम्म प्रविधिमा बसेर मेरो स्वरलाई आवाजको दुनियाँ मार्फत तपाईँको घर छेउसम्म पुगाउन सहयोग गर्नुहुने प्रविधि सङ्गठनतर्फका मित्रहरू रेडियो धनगढीका पुष्प जोशी रेडियो मनको मझेरी पहलमानपुरका शेरबहादुर चौधरी सामुदायिक रेडियो पश्चिम आवाज लम्की कैलालीका आलोक आचार्य र रेडियो सेती बझाङका समी खत्री चारैजनाप्रति पनि आभार प्रकट गर्दै कार्यक्रम मझेरीको यो आजको श्रृङ्खला यो बसाइबाट छुट्टिने अनुमति माग्छु अर्को साता रमाइलो भेटघाट गरौँला <laughs> हुन्छ त बिदा मागे जाने बेला सङ्गीतका सुमधुर सुरहरूले तपाईँका सफलताका शिखर चुमुन नमस्कार शुभरात्रि